श्रीगणेशाय नमः यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुनुवन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगः ध्यानावस्थिततद्गते मनसा पश्यन्ति योगिनो यस्यान्तं न विदुःसुरासुरगणा सुरगणा देवाय तस्मै नमः श्रीमच्चन्दनचर्चितोज्ज्वलबु शुक्लाम्बरमल्लिका मालालङ्कृतकुण्डला प्रविलसन् मुक्ता सर्वज्ञाननिधानपुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् मोकं करोति वाचालम् पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमा नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरये कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि विष्णु भागेपछि बाँकी रहेका देवता यक्ष गन्धर्व किन्नर दैत्य नाग सबै हाकार गरी दस दिशामा भागी एउटाले अर्कासँग भन्न लागे अब दक्ष प्रजापतिको प्राण रहँदैन किनभने भगवान् विष्णुको सुदर्शन चक्र मिथ्या गयो जुन चक्र लिएर विष्णु विधा महादेव समेत टिक्न सक्नुहुन्न थियो यस्ता चक्रधारी समेत भागे भने हाम्रो पराक्रम के काम लाग्छ र यस्तो कुरा गर्दै सबै आआफ्ना घरतर्फ लागे यसरी सबै विपक्ष कुले लम भएको देखेर काल जस्ता महावीर वीरभद्र रिसले ओठ टोक्दै नागले श्वास फेरे झै सास फेर्दै वर्षाकालको मेघ गर्जे झै गर्जदै दक्षिणमाथि जाइ लागे दक्ष प्रजापतिको टुप्पी समाई भूमिमा पछारेर बोध गराए हे पापिष्ट तैले महादेवलाई धेरै निन्दा गरिस् आफ्नै छोरी मारिस् त जस्तो पापी अरू यस संसारमा कोही छैन महादेव बौला हो त्यसलाई नडाकी मलाई के होला भने थिइस् यस बखत तेरा ज्वाइँहरू कहाँ गए अब आफ्ना हितैषीहरूलाई डाकी आफ्नो प्राण बचा तेरो यज्ञ शङ्कर नभए कसले पूर्ण गर्दो रहेछ ल अब हेरौँ अब तँलाई पनि यस यज्ञमा होम गर्न सके हामी सबैलाई सन्तोष होला भने बुझाएर दक्ष प्रजापतिको शिर काटी यज्ञमा होमिदिए अत्यन्त जोसँग बलिरहेको सो यज्ञमा दक्ष प्रजापतिको शिर पर्न गयो र यस प्रकार शिर विस्फोट भयो मानौ कि त्यहाँ भयङ्कर आभास विशाल आवाजको साथमा दक्ष प्रजापतिको शिर पड्किएर नाश भयो यसरी दुष्ट संहार गरेको देखेर महाकाली नन्दी भृङ्गी चतुष्टती योगिनी भूत प्रेत पिचासहरूले एकै स्वर गरेर धन्य धन्य वीरभद्र शिवनिन्दक दक्षको नाश गर्यौँ हे वीर तिमी समान बलियो त्रिभुवनमा हुन दुर्लभ छ भन्दै नाच्न गाउन थाले हे ऋषि बिरणीले आफ्नो स्वामी दक्ष प्रजापतिको वध भएको देखेर धैर्यलाई थाम्न नसकी आँधीले केराको थाम ढलाए झै भूमिमा परि मुर्छा परिन् एकैछिनमा चेष्टा भयो र आँखाबाट अविरल धारा आँसु बगाउँदै भन्न थाले हे स्वामी मलाई अनाथुलाई तिमी कथा गयौ जगदीश्वर महादेवको निन्दा गरी यज्ञमा नडाक्ता तिम्रो प्राण गयो मेरो यो अवस्था भयो यस्तै तरका शोक र विलाप गर्दै वीर शिरोमणि वीरभद्रसँग बिन्ती गरिन् हे सुर दक्ष प्रजापति अज्ञानी अहङ्कारी पनि हुन् तिनलाई ज्ञानको चेष्टासम्म छैन त्यस्ता मूर्खलाई नाश गरेर तपाईँको के नाम चल्ला मलाई विधवा नतुलाई मूर्ख दक्षलाई बचाई मेरो उद्धार गर हे वीरभद्र आफैले सृष्टि गरेर आफैले सम्हार गर्नु योग्य होइन तिमी कस्ता भने सृष्टि स्थिति सम्हारकर्ता महारुद्र पनि तिमी ब्रह्मा विष्णु महेश्वर पनि तिमी आदि अनादि सब तिमी नै हौ हे भक्तका प्यारा वीर मेरो मुख हेरेर पतिको सबै अपराध मूर्ख जानी क्षमा गरी पतिदान देऊ बिरडेको यस्तो विलाप सुनेर इन्द्रादी देवताहरूले आकाशबाट फूल वर्षाएर हे वीरभद्र दक्ष प्रजापतिलाई बिउतै बिरणीलाई सन्तोष दिनुहोस् भनेर आकाशवाणी भयो बिरडीले शोक गरेको र देवताहरूले भनेको सुनेर वीरभद्रलाई साह्रै दया लाग्यो र बिरणीको मुख हेरी भन्न थाले हे बिरणी तेरो स्तुतिले प्रसन्न भए तलाई स्वामी वर दिन्छु तर तेरो स्वामी दक्ष प्रजापतिको शिर मैले योग्यमा होमिसकेँ यसर्थ अब तेरो पतिको शिर जोड्नलाई यो सम्भव छैन अब यज्ञमा बलिदिएको बोकाको शिर जोरी बिउताइदिन्छु किनभने त्यसले पशु जस्तै भएर जगदीश्वर महादेवको निन्दा गरेको छ यस्तो वीरभद्रको वचन सुनेर वीरणले हवस् पनि अञ्जली बाँधी उभिरहन् वीरभद्रले बोकाको टाउको ल्याए पछिल्लोतिर मुख फर्काएर जोरी दक्ष प्रजापतिलाई बिउताइदिए दक्ष प्रजापति बिउतेपछि बिरणीले छागमुख बोकाको टाउको भएको पति साथै वीरभद्र महाकालीलाई दण्डवट गरेर आफ्ना घरतर्फ लागे वीरभद्र महाकालीहरू पनि कोटी कोटी देवता यक्ष किन्नर दानव नागहरू समेत दक्ष प्रजापतिको सेना नाश गरेर यज्ञको विध्वंस गरी भूत प्रेत पिचास नन्दी भृङ्गी प्रथम गण आदि सबै गण त्यहाँबाट ध्यान भएर कैलाश पर्वतमा पुगी महादेवलाई साष्टाङ्ग दण्डवत गरेर हे जगदीश्वर तिम्रो आज्ञाले पापिष्ट दक्ष प्रजापति र देवता यक्ष गन्धर्व आदि कोटी कोटी सेना मारे यज्ञ विध्वंस गरेर दक्षको शिर छुट्याई यज्ञमा होमिसकेपछि उसकी स्त्री बिरणीले साह्रै करुणा दर्शाएर विलाप गर्न लागिन् अनि मलाई दया आयो अनि यज्ञमा बलि दिएको बोकाको टाउको पछिल्लोतिर मुख फर्काएर जोरी दक्षा दक्ष प्रजापतिलाई जीवन दिएर आए भने वृद्धि गरे तब महादेवले भन्नुभयो हे वीरभद्र महाकाली तिमीहरू धन्य रहेछौ म सन्तोष भएँ भनेर तिनीहरूले आफ्नो शरीरमा पुनः लिन गराए यस प्रकार हे अगस्त्य मुनि दक्ष प्रजापतिको सो यज्ञ विध्वंस भयो सतीदेवीको प्राण गयो अब हे अगस्त्य मुनि के सुन्नको इच्छा छ भने कुमारजीले भन्दा अगस्त्य मुनि भन्नुहुन्छ हे कुमारजी अब के भयो सतीदेवी नभएपछि महादेवलाई के भयो कैलाशको स्थिति के भयो यी सब कुरा सुन्नको इच्छा छ भन्दा कुमारजी भन्नुहुन्छ हे अगस्त्य मुनि त्यहाँ उपरान्त महादेवले आफ्नो प्यारी सतीदेवीलाई सम्झी दक्ष प्रजापतिको यज्ञशालामा प्रवेश गरेर कुण्डमा निष्प्राण सुतिरहेकी सतीदेवीले त्यहाँबाट सिकेर आफ्नो कागमा सुताएर तिनै आँखाबाट आँसु खसाली हा सतीदेवी कैलाश शून्य तुलाई मलाई एक्लै यस्ता अवस्थामा पारेर कहाँ गयो भनी धैर्य छोडी भैमा ढली मुर्सा भए केही फेरमा फेरि चेष्टा भयो र हे प्यारी अब मैले बाँच्नु व्यर्थ छ मलाई एकछिन परि नछाडी मेरा अगाडि बसी मैले भनेका कथाहरू सुनिरहन्थ्यो अब म कसलाई सुनाउला मैले भनेको नमान्दा तिम्रो यो अवस्था भयो अब म कसलाई भनौँ भनेर मुड्कीले छाती ठोक्दै आँखादेखि भरिन्द्र धारा आँसु भगाउँदै फेरि भन्नुहुन्छ तिमीले मेरो हरेक तरबाट रक्षा गरिदिएका थियो अब यो रक्षा कसले गरिदिएला तिमी नभए यो चित्त कसरी दृढ भएर रहला भन्दै कहिले काखामा लिने कहिले अङ्कमाल गर्ने कहिले आफ्नो छातीमा तास्ने यस प्रकारबाट अनेक तरले शोक विलाप गर्दै सतीदेवीको मृत शरीर पीठमा बोकी पौला जस्तो भएर पृथ्वीमा भ्रमण गर्न थाले महादेवले पीठमा बोकेकी हुन सतीदेवीको अङ्ग गरित र दुर्गन्ध समेत भएन निदायको जस्तो भएर शिवका पीठमा रहिरहन् हे अगस्त्य मुनि वास्तवमा दक्ष प्रजापतिले शिवलाई यज्ञमा नडाकेको मुख्य कारण के थियो भने अघि प्रयागराजमा एकत्र भएर मुनिहरूले ठूलो योग्य गरे जसमा ब्रह्माजी पनि विराजमान थिए त्यहाँ ठुला ठुला ऋषि मुनिहरूले ज्ञान कुण्डका विषयमा बहस गरिरहेका थिए त्यसै बेला आफ्ना सारा गणहरूलाई साथमा लिएर शिवजी पनि सतीका साथमा उस त्यही सभामा पुगे सबैले भक्तिपूर्वक प्रणाम गरे र उनको स्तुति गरे यस पछाडि प्रजापतिहरूका स्वामी दक्ष पनि त्यहाँ पुगे र केवल ब्रह्माजीलाई प्रणाम गरी ब्रह्माको आज्ञाले सुयोग्य आसनमा बसे तब सबैले तेजस्वी दक्षको पूजा गरे तर परम स्वतन्त्र लीला बिहारी महेश्वर चाहिँ आफ्नो आसनमै बसिरहे उनले दक्षलाई प्रणामसम्म पनि गरेनन् त्यस्तो देखेर दक्ष अत्यन्त क्रुद्ध भयो र सभाका मध्यमा सबैलाई सुनाउँदै शिवलाई धेरै कुबाच्यो भन्यो र करायो यो पाखण्डी दुर्जन पापी ब्राह्मण निन्दक स्त्री लम्पट तामसी नसेबाज हमेसा स्त्रीमा आसक्त रहन्छ सम्बन्धले यो मेरो छोरी जुवाई हुनाले छोरो तुल्य भएर पनि यसले मलाई प्रणामसम्म गरेन त्यसकारण म यसलाई सराप दिन्छु हे ब्राह्मण हो हे देवता हो तिमीहरू सबै सुन म आजैदेखि यसलाई बहिष्कार गर्दछु आजदेखि यसले देवताका साथ भाग लिन पाउने छैन यो सुनेर नन्दीश्वरका आँखा राहत भए उनले खुबै हप्काए तब दक्षले नन्दीश्वरलाई पनि श्राप दिए शिवका समस्त गणहरूलाई पनि श्राप दिए त्यसपछि नन्दीश्वर पनि खुब रिसाए र उनले पनि घमण्डी दक्षलाई भने हे दुष्ट बुद्धि भएको दक्ष के त शिव तत्त्वलाई जान्दैनस् यो जो तैले भृगु आदि ऋषि मुनिको बीचमा महाप्रभु शिवजीको भास गरिस् यो तेरो घमण्डले हो अब म पनि शिवका प्रभावले तँलाई श्राप दिन्छु कि तँसहित सारा ब्राह्मणले वेदको वास्तविक अर्थ नबुझेर केवल आशीर्वादमा नै विश्वास विश्वास जब क्रुद्ध नन्दीश्वरले यस प्रकारको श्राप दिए तब त्यहाँ आकार मचियो तब भगवान शङ्करले नन्दीश्वरलाई सम्झाउँथे भन्नुभयो बुद्धिमान तिमीले क्रोध गर्नु हुँदैन थियो म ब्राह्मण र वेदलाई श्राप दिन तिमी वास्तवमा यस्तो सम्झ कि दक्षको श्रापले मलाई छुन सक्दैन अब तिमी शान्त हौ तब नन्दीश्वर शान्त भए शिवजी सबै गणहरूलाई साथमा लिएर आफ्नो आफ्नो थामा गए दक्ष पनि ब्राह्मणहरूलाई साथमा लिएर आफ्नो बाटो लागे त्यहीदेखि दक्ष प्रजापति शिव निन्दक कहलाउन लागेका हुन् हे अगस्त्य मुनि त्यही समयमा जब नन्देश्वरले दक्ष प्रजापतिलाई श्राप दिएका थिए कि ब्राह्मणहरूले वेदको अर्थ नबोझुन् र केवल वेदलाई मन्त्रका रूपमा मात्रै लिउन् केवल त्यसभित्रका कुराहरूलाई आशीर्वादका रूपमा मात्रै लिउन् र वेदलाई पूजा मात्रै गरून् त्यो श्राप धेरै कालसम्म ब्राह्मणहरूलाई लागि नै रह्यो हे अगस्त्य मुनि अब म तिमीलाई सतीदेवीको अङ्ग जहाँ जहाँ पतन भए त्यहाँ त्यहाँ पीठ उत्पन्न भएको कुरा अघिल्लो अध्यायमा सुनाउनेछु यति श्री स्कन्द पुराणे केदारखण्डे भाग महात्मे कुमार अगस्त्य सम्वादे श्री स्वस्तानी परमेश्वर्य व्रत कथाम महादेव अष्टम अध्याय तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च सर्वाणि तीर्थानि वसन्ति तत्र प्रसङ्गः कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वानुसृतिस्वभावात् करोमि यद्यत् सकलम् परस्मै नारायणायेति समर्पयेतत् सत्य होइन जसमा हिंसा भरिएको हुन्छ यदि दयाले युक्त छ भने बरु असत्य नै सत्य ठहर्छ वास्तवमा बाटो मनुष्यको हित हुन्छ त्यही नै सत्य हो स्रोत देवी भागवत जुन व्यक्तिमा क्रोध छैन जो अरूको दोष देख्दैनन् जो अहंकार र ईर्ष्याले रहित छन् जो आफ्नो मनलाई नियन्त्रणमा राख्दछन् र जो सरल छन् त्यस्ता व्यक्तिलाई शिष्टाचारी भन्दछन् स्रोत महाभारत वन पर्व घा